लगातारको वर्षाले सप्तरीका आधा दर्जन गाविस डुबानमा कोशी ब्यारेजमा पानीको बहाव बढ्यो सडकमा पहिरो खसेपछि भीमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध संसदमा प्रधानमन्त्री विरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु र डाक्टर केसीको समर्थनमा काठमाडौँमा हजारौंको संख्यामा मान्छेहरू सडकमा अमेरिकी राष्ट्रपति पदकी उम्मेद्वार क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेद्वार चुनिन् जर्मनीमा सपिङ सेन्टरमा अन्धाधुन्द गोली प्रहार गरी नौजनाको हत्या र वेस्ट संघको पहिलो स्टर्समा भारतीय क्रिकेट टोलीका कप्तान कोहलीको शानदार दोहोरो शतक प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्स र इन्टरनेट अनलाइनमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा शुक्रबार साँझदेखि लगातारको वर्षाले सप्तरीका आधा दर्जन गाविस डुबानमा परेका छन् एक गाविस पूर्ण रूपमा डुबानमा परेको छ लगातारको वर्षासँगै विभिन्न नदी तथा खोलाहरूमा आएको बाढीले गाविसहरू जलमग्न भएको छ स्थानीय खाडो खोलामा आएको बाढीले सकरपुरा गाविस पूर्ण रूपमा डुबानमा परेको छ उडा नम्बर एकदेखि नौसम्मका सम्पूर्ण घरमा पानी पसेको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठले जानकारी दिनुभयो गर्नुभयो उनका अनुसार पाँच सय भन्दा बढी घर पूर्ण रूपमा डुबानमा परेका छन् दुईदेखि तीन फिटसम्म पानी घरमा पस्दा चकरपुरवासीको घरभित्र रहेका सम्पूर्ण सरसामान भेजेको छ भने बस्न सुत्न र खाना पकाउन समस्या भएको छ खाना नपाक्दा अधिकांश व्यक्ति भोक भोकै रहेको बताउँदै उनले सकरापुरमा तत्कालै खाजाको व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको बताए लगातारको वर्षाले कोशी नदीमा पानीको भाव बढेको छ शनिबार मध्याहको मापन अनुसार दुई लाख लाख बाइस हजार क्युसेक पानीको बहाव रहेको छ पानीको बहाव बढेसँगै ब्यारेजको पैसठ ढोका मध्ये पच्चिसवटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल कक्षले जनाएको छ पानीको बहाव बढी लगतै खतराको सूचक रातो बत्ती बलिएको छ एक लाख क्युसेक बढेसँगै रातो बत्ती बलिने गरिन्छ सड़कमा खसेको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ पश्चिमी क्षेत्रमा लगातार भइरहेको वर्षाले जमिन गलेपछि माथिबाट सड़कमा पहिरो खसेपछि दुई ठाउँमा सड़क अवरुद्ध हुनु पुगेको छ सड़क खण्ड अन्तर्गत कैलालीको सहजपुर सातको डप्रेनी र सोही गाविसको उडा नम्बर दुईमा पर्ने भासु भिरमा पहिरो खस्दा सड़क अवरुद्ध बनेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ पहिरो बिहानै छ बजे भन्दा अगाडिको समयमा खसेको जनाएको छ सुदूरपश्चिमका पहाडी तथा हिमाली सात जिल्ला जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरू बिहानदेखि आवत जावत हुन पाएका छैनन् अहिले पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको भए पनि अहिलेसम्म पहिरो पन्छ्याउन नसकिएकाले सुचारू हुन अझै केही समय लाग्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जानकारी दिएको छ त्यस्तै लगातारको वर्षापछि खोलामा आएको बाढ़ी र पहिरोका कारण पहाड़ी क्षेत्रका अधिकांश ग्रामीण सड़कहरू समेत अवरुद्ध हुन पुगेका छन् सड़क अवरुद्ध हुँदा गाउँमा कोही बिरामी भए पनि अस्पताल पुर्याउन समस्या भएको छ व्यवस्थापिका संसदमा प्रधानमन्त्री विरूद्ध पेश भएको अविश्वास प्रस्तावमाथि शनिबार पनि छलफल शुरू भएको छलफलमा भाग लिँदै नेकपा एमालेका माधव कुमार नेपाली संविधान कार्यान्वयनका लागि सबै दलहरूबीच सहमति हुनुपर्नेमा फेरि अर्को बहुमतीय सरकार गठन हुन लाग्नु विडम्बना भएको बताउनुभयो राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफूले पनि पहल गरेको तर केही नेताहरूका कारण त्यो सम्भव हुन नसकेको उहाँको भनाइ छ यस्तै नेपाली काङ्ग्रेसका रमेश लेखकले सरकारले जनभावना अनुसार काम नगरेकाले अविश्वास प्रस्ताव पेश गर्नु परेको बताउनुभयो नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले दर्ता गरेका अविश्वास प्रस्ताव हिजो पेश भएपछि छलफल शुरू भएको हो अविश्वास प्रस्तावमाथि आइतबारसम्म छलफल हुने र आइतबार नै टुङ्गो लगाउने कार्यसूची छ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाब दिएपछि मतदान प्रक्रिया शुरू हुनेछ संसदको तत्काल कायम सदस्य संख्याको बहुमतबाट विश्वास प्रस्ताव पारित भए भएमा प्रधानमन्त्री स्वत पदमुक्त हुने संवैधानिक व्यवस्था छ तर नयाँ सरकार गठनबारे भने सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद कायमै छ संविधानको संक्रमणकालीन व्यवस्था अर्को सरकार गठनबारे स्पष्ट प्रावधान नभएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन संवैधानिक अडचन रहेको सत्तापक्षको भनाइ छ तर प्रतिपक्षले भने प्रधानमन्त्री ओली निर्वाचित भएको संवैधानिक व्यवस्था अनुसार नै नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाउने बताएको छ स्वास्थ्य क्षेत्रको विकृति हटाउन माग गर्दै अनसनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज काठमाडौँ माइती घरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालिएको छ डाक्टर केसी अनसनमा बसेको दुई हप्ता भइसक्दा पनि सरकारी पक्षले चासो दिएको छैन तर सर्वसाधारण नागरिक भने डाक्टर केसीको पक्षमा निस्किने क्रम बढ्दै गएको छ काठमाडौँको माइती घरमा कलाकार साहित्यकार युवा विद्यार्थी स्वास्थ्य लगायत सर्वसाधारण नागरिकको सहभागितामा र्याली भएको हो हजारौंको संख्यामा रहेको सहभागीले केसीको समर्थनमा लेखिएका प्लेट कार्ड ब्यानर बोकेका थिए कोहीले पागल लेखिएको प्लेट कार्ड बोकेका थिए कोहीले टाउकोमा बाँधेका थिए सहभागी सबैको एउटै माग थियो केसीको माग पूरा गर स्वास्थ्य क्षेत्रलाई विकृति रहित बनाऊ माइतीघरबाट शुरू भएको र्याली नयाँ बानेश्वर संसद भवन अघि गएर सकिएको थियो स्वास्थ्य क्षेत्रका विकृति हटाउन माग गर्दै डाक्टर केसी दुई हप्तादेखि अनसनमा हुनुहुन्छ उहाँको स्वास्थ्य बिग्रिँदै भएको र अवस्था कमजोर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् डाक्टर केसीसँग वार्ता गर्न सरकारले गएको बुधबार स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्र राज उप्रेतीको संयोजकत्वमा वार्ता टोली तथा गठन गरेको छ तर वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको छैन व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफलका क्रममा सांसदहरूले डाक्टर गोविन्द केसीले उठाएका मागमा मुख खोल्न सरकारलाई आग्रह गरेका छन् छलफलमा भाग लिँदै नेपाली काँग्रेसका नेता रमेश लेखकले नागरिकको पक्षमा काम गरेको भए पनि सरकारले डाक्टर केसीको आन्दोलनमा मुख नखोल्नु अनौठो भएको बताउनुभयो डाक्टर केसीले उठाएका सबै माग पूरा गर्न सम्भव नभए पनि सरकारले सकेसम्म छलफल गरेर पूरा हुन सक्ने मागमा पनि चुप लागेको रमेश लेखकको भनाइ छ त्यस्तै रापोरपा नेपालका सांसद सुशील कुमार श्रेष्ठले सरकार बनाउने र ढाल्ने कुरामा अल्झिएर डाक्टर केसीका माग ओझेलमा पर्नु दुखद भएको बताउनुभयो नागरिकको पक्षमा लडेको एउटा डाक्टर चौध दिनसम्म पनि अनसनमा बसेको छ मरणशयामा बसेको छ यस्तो बेलामा सरकारले बोल्नु पर्दैन प्रश्न गर्दै श्रेष्ठले भन्नुभयो आम नेपाली डाक्टर गोविन्द केसीका मागलाई लिएर आन्दोलनमा जाँदा पनि सरकार चुप लागेर बस्न सामेल डाक्टर केसीका माग बेलैमा पूरा नगरेर अवस्था गम्भीर हुन एमाले सांसद रमेश लेखक र रापरपा नेपालका नेता सुशील कुमार श्रेष्ठले आग्रह गर्नुभयो गोर्खा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको पराकम्प गएको छ शनिबार बिहान एघार बजेर उन्साठी मिनटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ यसअघि असार तेइस गते दोलखा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलकै प्राकम्प गएको थियो यो पोहोरको वैशाख बाह्र गतेको भूकम्पकै प्राकम्प भएको केन्द्रले जनाएको छ केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार अहिलेसम्म चार रेक्टर स्केलमाथिका चार सय छैसठीवटा प्राकम्प गएको छ शुक्रबार दिउँसो काठमाडौँको किर्तिपुर केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको प्राकम्प गएको थियो सानो धक्का भए पनि काठमाडौँ केन्द्रबिन्दु भएकाले काठमाडौँमा ठूलो धक्का महसुस गरिएको थियो खबरमा अब केही देश बाहिरका खबर अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार हिलारी क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेद्वार चुनेकी छन् भर्जिनियाका सिनेटर टिम केनलाई उपराष्ट्रपति पदका लागि उनले मनोनयन गरेकी हुन् यसको औपचारिक घोषणा भने आज गरिने ट्विटर मार्फत उनले जनाएकी छन् अरूका लागि सेवा गर्न आफ्नो सम्पूर्ण जिन्दगी लगाएको भन्दै हिलारीले क्लेनको प्रशंसा पनि गरेकी छन् आफूलाई मनोनयन गरेकोमा सिनेटर केनले पनि खुशी व्यक्त गरेका छन् जर्मनीको म्युनिक स्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्द गोली चलाएर नौजनाको हत्या गरेको छ घटनाका घटनामा अरू बीसजना भन्दा बढी घाइते भएका छन् मारिनेमा एक आक्रमणकारी पनि रहेको जर्मनी प्रहरीलाई उद्धित गर्दै समाचार संस्थाहरूले जनाएका छन् आक्रमणमा तीनजनाको संलग्न रहेको र दुईजनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् म्युनिकको व्यस्त सपिङ सेन्टरमा पसेर आक्रमणकारीहरूले अन्धाधुन्द गोली चलाउँदा सर्वसाधारण आठजना मारिएका हुन् मारिएका आक्रमणकारीको सब भने आक्रमण भएको सपिङ सेन्टर भन्दा एक किलोमिटर पर भेटिएको प्रहरीले जनाएको छ आक्रमणपछि स्थानीय सरकारले म्युनिकमा आपतकालीन अवस्था घोषणा गरेको छ र आपतकालीन विरुद्ध कारवाही अभियान आतंककारी विरुद्ध कारवाही अभियान शुरू गरेको छ प्रहरीका हेलिकप्टरले सुरक्षा निगरानी बढाएको बीबीसीले उल्लेख गरेको छ कप्तान विराट कोहलीको शानदार दोहोरो सातकको मतमा भारतले वेस्ट इन्डिजसँगको पहिलो टेस्टको पहिलो पारीमा पाँच सय छैसठी रन बनाएको छ कोहलीले दुई सय तिरासी बलमा चौबिस चौकाको मतमा दुई सय रन बनाएका हुन् विराटले सत्तरी दशमलव सडसठीको ट्राइक दरमा दोहोरो शतक बनाएका हुन् चार विकेटले क्षतिमा तीन सय दुई रन बनाएको अवस्थाबाट शुक्रबार दोस्रो दिनदेखि खेल सुरु गरेको भारतले दोस्रो दिनको कुनै पनि विकेट नगुमाई चार सय चार रनको आँकडा पूरा गरेको थियो भारतले पहिलो पारीको समाप्तिमा आठ विकेटले क्षतिमा पाँच सय छैसठी रन बनाएको हो भारत रविन चन्द्र आश्विनले एक सय तेह्र तथा शिखर धवनले चौरासी रन बनाए त्यसपछि पहिलो पारीको ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले पहिलो दिनको खेल सकिँदा एक विकेटले क्षतिमा एकतिस रन बनाएको छ हवस् त योसँगै दिउँसो तिन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक लगातारको वर्षाले सप्तरीका आधा दर्जन गाविस डुबानमा कोशी ब्यारेजमा पानीको भाव बढ्यो सड़कमा पहिरो खसेपछि भीमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध संसदमा प्रधानमन्त्री विरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु अनसन र डाक्टर केसीको समर्थनमा काठमाडौँमा हजारौँको संख्यामा मान्छेहरू सड़कमा अमेरिकी राष्ट्रपति पदकी उम्मेद्वार क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेद्वार चुनिन् जर्मनीमा सपिङ सेन्टरमा अन्धाधुन्द गोली प्रहार गरी नौजनाको हत्या र वेस्ट इन्डिजको पहिलो टटसमा भारतीय क्रिकेट टोलीमा कप्तान कोहलीको शानदार दोहोरो शतक हवस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीप धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार